नमस्कार म ममता आर्यन लैलै म युट्युबमा नयाँ नयाँ हो बल्ल सुरुवात गर्दैछु सबैले साथ दिनुहोला मैले चाहिँ कसैको व्यथालाई रचना जस्तो कथा जस्तो बनाएर लिएर आउँछु आज पनि एउटा बेस्या महिलाको व्यथालाई एउटा रचना जस्तो गराएर लिएर आएकी छु उनीसँग भएका केही कुराहरूलाई लिएर आएकी छु बेस्या भन्ने बित्तिकै नराम्रो नबुझिदिनु होला नेपाली शब्दकोशका अनुसार नै पुरुषसँग सहवास बसी पैसा कमाउने पेसालाई वेश्यावृत्ति भनिन्छ र त्यसमा काम गर्ने महिलालाई बेस्या भनिन्छ महिलालाई त बेस्या भनिन्छ पुरुषलाई के भनिन्छ भन्नु होला जसरी गाडी चलाउनेलाई ड्राइभर भन्छन् नि गाडी चलाउने महिलालाई ड्राइभर नि भनेर त भन्दैनन् त्यस्तै त्यस्तै बुझेर पुरुषलाई नि बेस्या नै भनिन्छ तर प्रायः जसो महिलालाई भनिन्छ है त यति भन्दै पुरा सुनिदिनुहोस् कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिनु होला म चाहिँ सुरु गर्छु शीर्षक चाहिँ बेस्याली मन फुकाउँदा भनेर राखेकी छु अब धेरै छ मोबाइल नहेरिकन सकिन्न म मोबाइल हेर्दै वाचन गर्छु है त जिन्दगीको यात्रामा एक दिन मेरो एक बेस्या महिलासँग भेट हुन्छ म उनको कामको सम्मान गर्छु एक पुरुषलाई दिने समय मलाई दिनुहोस् न है भनेर अनुमति माग्छु साथमा यो पनि भन्छु कि पुरुषलाई जस्तो मलाई लुगा फुकाइदिनु पर्दैन मलाई त तपाईँको मनभित्रको कुरा फुकाइदिए हुन्छ उनी हस् भन्छन् साथमा मेरो नाम लुकाइदिनुहोस् है पनि भन्छन् म मेरो कामको बारेमा सबै कुरा बताउँछु भन्छन् र अनि हाम्रो कुरा सुरु हुन्छ के के कुरा भयो तपाईँहरू सुन्नुहोस् है त हातमा चुरोड सल्काएर उनी एक सरको चुरोड फोक्सोसम्म पुग्ने गरी तान्छिन् आँखा बन्द गरी घाँटीलाई हल्का माथि उचाली आधा नाकबाट आधा मुखबाट चुरोडको धुवालाई हावामा उडाउँछिन् उनी दिनमा दुई खिल्ली चुरोटलाई हावामा उडाउने गर्थिन् एउटा सहरको बस पार्क र सब्जी मन्डीको वरिपरि रहेका केही होटेलमा उनी बेस्यावृत्ति गर्ने गर्थिन् पहाडको गाउँबाट आएकी उनी गरिब परिवारकी छोरी थिइन् परिवारलाई होटेलमा भाडा माझ्ने पोचा लगाउने काम गर्छु भने पनि उनको पेसा चाहिँ परपुरुषसँग सहवास बसी पैसा कमाउने थियो उनी कसैलाई पनि जबरजस्ती बोलाएर सहवास गर्ने गर्थिन् पुरुष नै उनलाई खोज्दै जाने गर्थे कुनै नयाँ बेसियाको आगमनमा बजारमा हल्ला हुने रहेछ नयाँ चिज आएको छ भनेर तर जब नयाँ चिज पुरानो हुँदै जान्छ तब धेरै गाह्रो पर्ने रहेछ उनलाई सधैँ नयाँ बन्न पाए हुन्थ्यो जस्तो लाग्ने कुरा पनि बताइन् यसको लागि अनुहारमा लिपपोत पनि धेरै नै गर्ने रहेछन् उनीसँग धेरै प्रकारका ग्राहकहरू आउने गर्थे कोही बुढा कोही भर्खरका कोही सोझा कोही जिद्दी कोही मग मग फुल जस्तै बसाउने कोही ठुस्स घनाउने कोही हेर्दा लोभ लाग्ने कोही हेर्दा डर लाग्ने सहरका ठुला ठुला साहुहरू पनि आउने गर्थे ग्राहकहरू कोही यस्ता पनि आउने गर्थे जो नसाको तालमा आफ्ना दुःखका पीडाका कुराहरू सुनाउने गर्थे मनका कुराहरू मात्र सुनाएर जाने ग्राहकहरू पनि आउने गर्थे जाने बेलामा अलिकति छुट्टै पैसा दिने गर्थे होटलको साउसँग हजारमा किने पनि साहुले र उनले पैसा आधा आधा गर्ने रहेछन् दिनमा कमाई दुई हजार जति हुने रहेछ कहिलेकाहीँ भगवान्को कृपाले त्योभन्दा बढी पनि हुने रहेछ उनी आफ्नो कामले बाहिरबाट खुसी देखिए पनि भित्र कतै लाज घिडा भएको पनि बताउँछिन् होटलमा कुनै ग्राहक आउँदा होटलको साहुले उनलाई फोन गरेर बोलाउँदा रहेछन् कुनै कुनै ग्राहकलाई मजाले ठग्ने पनि गरेकी रहेछन् उनको आफ्नै तरिका रहेछ ग्राहक जब उनको शरीर प्रयोग गर्न आउँछ तब उनी बच्चा नजन्मियोस् भने प्रयोगको साधन दिएर स्वागत गर्ने रहेछन् र बिस्तारामा आफूलाई नग्न छोडिदिने रहेछन् छातीमा हात लैजान दिने रहन्छन् जब ग्राहक एकपटक शान्त हुन्छ उनको काम सकिँदो रहेछ पछिल्लो समय कोभिडका कारण व्यापार राम्रो नचलेको पनि बताउँछिन् उपचार गर्नेलाई डाक्टर शिक्षा दिनेलाई शिक्षक गाडी चलाउनेलाई ड्राइभर भने जस्तै परपुरुषसँग सहवास बसी पैसा कमाउने पेसालाई बेस्यावृत्ति भनिन्छ र त्यसमा काम गर्ने महिलालाई बेस्या भनिन्छ पनि भन्छन् हरेक कामको सम्मान गर्नुपर्छ भन्ने उनको चाहना थियो यत्तिकैमा होटलबाट उनलाई साउको फोन आउँछ उनी आफ्नो पेसातर्फ लाग्छिन् जाने बेलामा मसँग भएको हजार रुपियाँ उनलाई दिन्छु किनकि मैले उनसँग समय मागेकी थिएँ उनी आँखामा नुनिलोपन मनमा माया र हातमा हजारको नोट लिएर होटलतिर जान्छन् धन्यवाद रचना चाहिँ यत्तिकै थियो युट्युबमा नयाँ नयाँ खासै वाचन पनि तलमाथि केही भयो होला मलाई एडिट गर्न पनि आउँदैन खासै यत्तिकै हो राखेको अहिले यो वाचन गर्दा पनि कतैतिर गाडीको आवाज आइरहेछ कतै के खत्राङ खुत्रुङ यस्तो यस्तो आवाज आइरहेछ ठिक छ कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया दिनु होला नराम्रो नसोचिदिनु होला यो घटना सत्य घटना हो अब नाम चाहिँ खुलाउन नमिलेको ठाउँ पनि खुलाउन नमिलेको तर उनको कामको बारे र कसरी काम हुन्छ यसबारेमा मैले केही जानकारी पाएको हुनाले मैले यहाँ रचना जस्तो बनाएर राखेकी छु कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला साथै तपाईँका केही मनका व्यथाहरू पीडाहरू छन् भने पनि मलाई फेसबुकमा भन्न सक्नुहुन्छ म त्यसलाई घुमाइ फिराइ एउटा के भन्छ भने एउटा कथा बनाउला अनि पस्किनेछु भन्दै पस्किनेछु भन्दै अहिलेलाई चाहिँ बिदा हुन्छु च्यानललाई सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला नमस्कार